मनोरञ्जनका लागि सुनो हजुर नमस्कार आज दुई हजार सत्तरी सालको वैशाख सत्र गते मंगलबार अङ्ग्रेजी पात्र अनुसार सन् दुई हजार तेह्र अप्रेल तिस तारिक नेपालवाणी नेटवर्कको प्रभातबाडी देशभरका विभिन्न रेडियो स्टेशन राजधानीमा रेडियो उपत्यका सतासी थोप्लो छ मेगाहज र सिजिएमसीएफएम एक सय छ मेगाहज सहित इन्टरनेटमा नेपालबाणी डट कमबाट एकैसाथ प्रसारण भइरहेको छ राष्ट्रपति डाक्टर रामवरण यादवले अहिलेका कम्युनिष्ट नेताहरूले वर्गीय भन्दा पनि जातीय राजनीति गरेर मुलुकमा विखण्डन ल्याउन खोजेको टिप्पणी गर्नु भएको छ उहाँले कम्युनिष्टहरूले सिद्धान्तत वर्गीय कुरा गर्नु पर्ने भए पनि जातीय तथा क्षेत्रीय मुद्दालाई बढी उचालेको भन्दै गुनासो समेत गर्नुभयो यस सम्बन्धी थप सामग्री भन्दा पहिले आजका मूल खबरका शीर्षकहरू दलहरूले चुनावी माहौल बनाउन नसकेको राष्ट्रपतिको गुनासो भारतले एकीकृत माओवादीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको प्रचण्डको दावी पूर्व मुख्य सचिव कार्की विरुद्ध परेको रिटमा कार्कीको पक्षमा अन्तरिम आदेश न्याय र लेखा परीक्षण सेवाका सह सचिवहरू बढुवा रोक्न माग गर्दै धरनामा जनक शिक्षाका महाप्रबन्धकै कारण पुस्तक अभाव ताप्लेजुङमा उजुरी गर्न जाँदा प्रहरीबाटै बलात्कार इराकमा दस टेलिभिजन च्यानलमाथि प्रतिबन्ध नवीकरणीय ऊर्जामा चीन विश्वमै अग्र स्थानमा र डिभिजन थ्रीको दोस्रो खेलमा पनि नेपाल पराजित पहिलो राष्ट्रिय विद्यालय खेलकुद जेठ अन्तिम साता हुने रिफ्रेस कम्प्युटर एजुकेसन प्रस्तुत गर्दछ विद्यार्थीहरूलाई discount Computer courses. Advanced basic courses. Advanced basic hardware. Diploma in digital accounting. Diploma in digital desktop designing. Diploma in e-commerce engineering. Diploma in hardware and networking. Diploma in multimedia. Language tuition classes. Bridge courses. Entrance preparation. RJ B.J. training. Online job training. Our features. Well equipped lab with AC rooms. Experienced and qualified teachers. Weekly and monthly tests on every courses. A special scholarship for toppers and refresh examination test and no power cut problem. Contact Refresh Computer Education, Ratanagar 2, Tari Chitwan, phone 056 562293, mobile 98550 62519, 98450 43519. पुनश्च खैरनी चार पर्सा इन्टरनेसनल कलेजको आडैमा पनि शाखा कार्यालय रहेको जानकारी गराउँदछौँ बाणी स्टुडियोमा छौँ आज हामीले राजधानी दैनिकमा छापिएको खबरलाई पहिलो खबर बनाएका छौँ राष्ट्रपति डाक्टर रामवरण यादवले चार प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनैतिक समितिले निर्वाचनको माहौल खडा गर्न नसकेकोमा गुनासो व्यक्त गर्नुभएको छ राष्ट्रपति कार्यालय पुगेका काङ्ग्रेस सभापति एवं उच्चस्तरीय राजनैतिक समितिका संयोजक सुशील कोइरालासँग हिजो भएको भेटमा राष्ट्रपति यादवले संविधान सभा निर्वाचनको माहौल खडा गर्न समितिले यथेष्ट भूमिका खेल्न नसकेको भन्दै असन्तुष्ट व्यक्त हुनुभएको हो उच्चस्तरीय राजनैतिक समितिले आगामी संविधान सभा निर्वाचनका लागि उपयुक्त वातावरण निर्माण गर्न जति भूमिका खेल्नुपर्ने हो त्यो गर्न सकेको देखिएन राष्ट्रपति यादवको भनाई उद्धित गर्दै प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो निर्वाचनको वातावरण बनाउन राजनैतिक तहबाट भूमिका प्रभावकारी भूमिका निर्वाह गर्नुहोस् दाहालका अनुसार भेटमा राष्ट्रपति यादवले राजनैतिक समितिमा रहेका दलहरू निर्वाचनको वातावरण निर्माण गर्नुको सट्टा आफ्नै दलीय एजेन्डामा लिएका हुन् कि भन्ने आशंका व्यक्त गर्नुभएको थियो उहाँले निर्वाचनप्रति असन्तुष्ट दलहरूलाई निर्वाचनमा भाग लिने विश्वासिलो वातावरण बनाउन समितिले भूमिका खेल्न नसकेको भनी गुनासो समेत गर्नुभएको थियो राष्ट्रपति यादवले निर्वाचनको माहौल र वातावरण बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न क्रियाशील हुन समिति अध्यक्ष कोइराला समक्ष समितिका अन्य सदस्यहरूलाई आग्रह मार्फत कोइराला कोइराला मार्फत समितिका अन्य सदस्यहरूलाई आग्रह समेत गर्नुभएको थियो समितिमा एकीकृत माओवादी काङ्ग्रेस एमाले र मधेसी मोर्चाका सदस्य छन् सहमति अनुसार प्रत्येक दलका अध्यक्षले एक एक महिना समितिको नेतृत्व लिनेछन् उनले चुनावी बाटोमा मुलुकलाई डोर्याउन नेतृत्वदायी भूमिका खेल्न कोइरालालाई सुझाव दिँदै दलहरूले निर्वाचनका लागि तदारुकता देखाउन नसकेको गुनासो पनि गरेको दाहालले बताउनुभयो चैत पहिलो साता गठित उच्चस्तरीय राजनीतिक समितिले डेढ महिना बितिसक्दा पनि असन्तुष्ट दलहरूलाई निर्वाचनका लागि मनाउन प्रयास नगरेको भन्दै राष्ट्रपति यादवले दलीय एजेन्डाबाट माथि उठ्न आग्रह समेत गर्नुभएको थियो राजधानी दैनिकमा मुख्य खबर छापिएको छ भारत बसाईको तेस्रो दिन सोमबार महत्वपूर्ण राजनैतिक भेटवार्ताहरूमा व्यस्त रहँदा ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्राय एकै खालको सन्देश पाउनुभयो ए माओवादी र उहाँप्रति भारतले राख्दै आएको दृष्टिकोणमा परिवर्तन आएको भारतीय नेता तथा उच्च अधिकारीहरूले ती भेटहरूमा सुनाएका थिए सेनापति सेनापति प्रकरणपछि विकसित घटनाक्रमले तितो भएको दाहाल नयाँ दिल्ली सम्बन्ध र त्यस केही समय गहिरिएको अविश्वासको खाडल पूर्ण दाहालको दल ए माओवादीले पछिल्लो महाधिवेशनबाट औपचारिक रूपमा तय गरेका नयाँ नीतिले धेरै सहयोग पुर्याएको प्रसङ्ग भारतीय नेताहरूले राखेका थिए प्रचण्डजीको भारत भ्रमण नै उहाँ र ए माओवादीप्रति भारतीय धारणामा सकारात्मक परिवर्तन आएको सबैभन्दा ठूलो सूचक हो विकास तुगलक रोड स्थित आफ्नो निवासमा पुगेका दाहाललाई भेट लगत्तै विपक्षी गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स एनडिएका संयोजक शरद यादवले कान्तिपुरसँग भने दाहालसँग सोमबार भेटवार्ता गर्ने भारतीय काङ्ग्रेसका विदेश विभाग प्रमुख करण सिंह नेसनलिस्ट कङ्ग्रेस पार्टीका महासचिव एवं नेपाल डेमोक्रेटी डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष डिपी त्रिपाठी लगायतले पनि यादवको यादवको जस्तै धारणा राखेका थिए हालैको पार्टी महाधिवेशनबाट हामीले लिएको नयाँ निर्णयहरूप्रति भारतीय नेताहरू तथा उच्च पदा अधिकारीहरू सकारात्मक देखिनुभयो ए माओवादीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको मैले महसुस गरेको छु दाहालसँगै भ्रमणमा रहेका नेता कृष्ण महा कृष्ण बहादुर महराले भन्नुभयो ती भेटमा भारतीय पक्षको अर्को सन्देश पनि थियो नेपालमा छिटो चुनाव भएर संविधान लेखिएको र स्थायित्व आएको नयाँ दिल्ली हेर्न चाहन्छ त्यसका लागि नेपाली राजनीतिको केन्द्रीय पात्रको हैसियतमा दाहालले नै महत्वपूर्ण र जिम्मेवार भूमिका निर्वाह गरून् ए माओवादीलाई हेर्ने भारतीय दृष्टि परिवर्तन महेश आचार्यले नयाँ दिल्लीबाट कान्तिपुरमा खबर लेख्नु भएको छ राष्ट्रपति डाक्टर रामरण यादवले स्वर्गीय नेता पुष्पलालले वर्गीय राजनीति गरे पनि अहिलेका दलहरूले जातीय राजनीति गरेर मुलुकमा विखण्डन ल्याउन खोजेको आरोप लगाउनु भएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रपति कार्यालयमा गरेको पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डाक्टर यादवले नेपालका कम्युनिष्टहरूले पुष्पलालको राजनैतिक मूल्य मान्यता विपरीत जातीय राजनीति गरेर मुलुक विखण्डन गर्न खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो उहाँले सबै दल एक भएर मुलुकलाई अघि बढाए मात्रै पुष्पलालको सम्मान हुने बताउनु भएको थियो त्यो व्यक्तिहरूको प्रतिष्ठानले त्यो प्रतिष्ठान हो जसले समितिको नाममा होस् भगवान् नाममा होस् सुषनाजीको नाममा होस् यस्तामा तपाईँको तार्किको ढङ्गले तपाईँको त्यहाँकै चाहिँ एउटै आन्दोलनका मुभमेन्टका एउटै हारका त्यसलाई सम्झेर पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गर्न बाटो खुलेको छ सर्वोच्च अदालतले अख्तियार प्रमुखमा सिफारिस गर्ने दलीय निर्णय कार्यान्वयन नगर्न यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गर्न बाटो खुलेको हो सर्वोच्च अदालतका न्यायाधीशद्वय गिरिश चन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले हिजो संवैधानिक अगमा संवैधानिक अङ्गमा नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषदको अधिकारलाई अदालतले हस्तक्षेप गर्न नसक्ने भन्दै यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको हो आदेशमा आदेशमा परिषदले संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्दा संवैधानिक प्रावधानलाई भने ध्यान दिनुपर्ने उल्लेख गरिएको छ रायमाझी आयोगले जनआन्दोलन दमनको मुख्य दोषी ठहर गरेको र अख्तियारले समेत कारवाहीको सिफारिस गरिसकेको अवस्थामा दलहरूले गरेको नियुक्तिको सिफारिस बदर गर्न मागसहित परेको एक एक रिट निवेदनको सुनवाईपछि अदालत कार्कीलाई रोक्न नपर्ने निष्कर्षमा पुगेको हो यसअघि गत नौ चैतमा सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले पच्चिस चैतसम्म कार्कीको नियुक्तिका लागि दलहरूले गरेका सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको थियो सोही आदेशमा उल्लेख भए अनुसार विपक्षी बनाइएका कार्की चार राजनीतिक दल र राष्ट्रपति कार्यालय लगायतसँगको छलफलपछि अदालत न्याय अदालत यसअघिको आदेशलाई निरन्तरता दिन नपर्ने निष्कर्षमा पुगेको हो संवैधानिक परिषदको जिम्मेवारीमा हस्तक्षेप गर्न मिल्दैन सर्वोच्च राजधानी दैनिकले खबर लेखेको छ संविधान सभा निर्वाचनको मिति तोक्न ढिलाइ भइरहेका बेला मुख्य राजनीतिक दल सहमति भइसकेको संविधान सभा सदस्य संख्या विवादमा फेरि अल्झिएका छन् एकीकृत माओवादी काङ्ग्रेस एमाले र संयुक्त लोकतान्त्रिक मधेस मोर्चाबीच चार सय एकानब्बे सदस्यीय संविधान सभा गठन गर्ने सहमति भएपछि बाजारको फुकाउ अध्यादेश आदेश मार्फत अन्तरिम संविधान संशोधन भएको थियो तर तिनै दलहरू अहिले संविधान सभा चार सय एकानब्बे या छ सय एक सदस्य बनाउने भन्ने विवादमा रहेका हुन् यो विवादले संविधान सभा निर्वाचन आगामी मङ्सिरमा हुनेमा आशंका उत्पन्न भएको छ यही सदस्य संख्या सम्बन्धी विवादले सरकार र नेकपा माओवादीबीच वार्ता समेत प्रभावित भएको छ चिरञ्जीवी ढुङ्गानाले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ सहसचिवहरूले निजामती सचिवमा न्याय र लेखा परीक्षण सेवाका प्रथम श्रेणीका अधिकृत समेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै हिजो सामान्य प्रशासन मन्त्रालयमा धरना दिएका छन् अर्कोतर्फ न्याय र लेखा परीक्षण सेवाका प्रथम श्रेणीका अधिकारीले समेत निजामती सहसचिवको आन्दोलनको कानूनी प्रतिकार गर्ने र सर्वोच्चको निर्णयलाई कदर गर्न सरकारसित माग गर्दै दबावमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी सहमा महान्यायाधिवक्ता युवराज सुवेदीले जानकारी दिनुभएको हो निजामती सेवाका सहसचिवको आन्दोलन विरुद्ध न्याय सेवाका अधिकारीले समेत कार्यक्रम गर्ने भएपछि मुलुकको निजामती प्रशासन एकातर्फ र न्याय लेखा परीक्षण सेवा अर्कोतर्फ दुर्वृकित हुने खतरा बढेको छ सर्वोच्चको फैसलाका कारण आगामी असारमा हुने रिक्त चार सचिव बडुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारी मात्र सिफारिस भई पदोन्नति हुनेछन् भने निजामती सेवाका सहसचिव एकजना पनि पर्ने छैनन् त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासले अवरुद्ध पार्ने भएकाले निजामती सेवाका सहसचिवहरू आन्दोलित भएका हुन् काम छाडेर सहसचिवहरू धरनामा बलराम बानियाले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ नेपालवाणी नेटवर्कको प्रभात वाणीमा राष्ट्रिय काण्डका सर्जकले अझै फाइनेन्स सुविधा एमालेद्वारा रिक्त केन्द्रीय सदस्यमा एघारजना सिफारिस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 नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी प्रभात अब बाँकी प्रसङ्ग एमाले स्थायी समितिले नौ र मनोनित दुई गरी एघार केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लगाएको छ स्थायी समितिको हिजो बसेको बैठकले पार्टी छोडेर गएका जनजाति मधेसी नेताहरूको स्थानमा त्यही पृष्ठभूमिकालाई केन्द्रीय सदस्यमा सिफारिस गरेको हो सिफारिस नेताहरूको अन्तरिम टुङ्गो केन्द्रीय समितिले लगाउनेछ सचिव विष्णु पौडेलका अनुसार मनोनयन लगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक चाँडै बस्नेछ राज जनजाति नेताहरूले छोडेको छ स्थानमा गणेश काङमाङ शेरधन राई राजेन्द्र राई शेरबहादुर तामाङ केशवलाल श्रेष्ठ र एक बहादुर राणालाई सिफारिस गरेको भएको छ काङमाङ पाँचथर र शेरधन भोजपुर जिल्लाका अध्यक्ष हुन् भोजपुरकी राजेन्द्र राई अन्डा सबैका पूर्व अध्यक्ष सिन्धुपाल्चोकका तामाङ बागमती अञ्चल सचिव चितवनका श्रेष्ठ किसान महासङ्घका उपाध्यक्ष र तनहुका राणा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् संहिताको विषयमा असहमति जनाउँदै उपाध्यक्ष अशोक राई सहित विजय सुब्बा राजेन्द्र श्रेष्ठ रकम छेम्जोङ वीरबहादुर लामा र अजम्बर राई काङमाङले एमाले छोडेपछि पद रिक्त भएको थियो कान्तिपुरमा खबर छ त्रिभुवन विश्वविद्यालयले जेठको दोस्रो साता स्वतन्त्र विद्यार्थी युनियन सोबिउ निर्वाचनको मिति घोषणा गरेपछि विद्यार्थी बीच चुनावको सरगर्मी बढेको छ त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा तेह्र जेठका लागि सोबिउ निर्वाचनको तिथि निर्धारण गरिसकेको छ सोबिउ निर्वाचनको मिति घोषणा भएपछि विभिन्न दल आबद्ध विद्यार्थी नेताहरू उपत्यका लगायत देशभरका क्याम्पसमा निर्वाचनको प्रचार प्रसार गर्न व्यस्त देखिएका छन् काङ्ग्रेस निकट नेविसंघ एमाले निकट अनि रासब्यू ए निकट अनि रासब्यू क्रान्तिकारी र नेकपा माओवादी कनिरासेव्यू क्रान्तिकारी लगायतले चुनाव प्रचार प्रसार कार्यलाई तीव्रता दिएका हुन् सबै संगठनले आन्तरिक रणनीति तयार गरिरहेका छन् सोहीबीच चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनमा क्याम्पसभित्र चुनावी माहौल बढेको छ निर्वाचनमा क कसलाई सभापतिको उम्मेद्वार बनाउने भन्ने चर्चा ती संगठनहरूभित्र शुरू भएको छ आगामी संविधान सभा निर्वाचन अगाडि हुन लागेको सोब्यू निर्वाचनलाई मिनी संविधान सभा चुनावको रूपमा दलका नेताहरूले लिएका छन् सोब्यू निर्वाचन पनि सोभ्यू निर्वाचन परिणामले राजनीतिक दलको हैसियत मापन हुने विश्लेषण गर्दै यसलाई महत्वपूर्ण रूपमा लिएको हो त्यस्तै आगामी भदौमा संघको अधिवेशनका लागि दबाव दिन र सोभि निर्वाचनका लागि तयारीका लागि नेवी संघका पूर्व महामन्त्री जित जित जङ बस्नेत नेतृत्वको टोलीले विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको छ गत बाह्र वैशाखमा तेह्रथुममा संघको जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै सो टोलीले सुनसरी सप्तरी सिराहा सर्लाही रौतहट र बाह्रमा काङ्ग्रेस जिल्ला समितिसँग छलफल र ती जिल्लामा रहेका प्रमुख क्याम्पसमा संगठन सुदृढीकरण अभियान सम्पन्न गरे गरेको पूर्व महामन्त्री बस्नेतले जानकारी दिनुभयो संघीय मामिला संविधान सभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी दुई हजार सडसठी साल वैशाख एकतिस गते अर्थ मन्त्रालयलाई पत्र पठायो राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई जीवन निर्वाहका लागि मासिक पाँच हजार रुपियाँका दरले वार्षिक तेह्र महिनाको भत्ता उपलब्ध गराउने माइला पनि राष्ट्रलाई केही गरे बापत सरकारले आफूलाई केही दिने निर्णय गरेको सुनेर खुसी भए तर तीन वर्ष बितिसक्दा पनि उनले भत्ता पाएका छैनन् संस्कृति मन्त्रालयले तीन वर्ष अघि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा लेखी पठाएको पत्र देखाउँदै महिलाले भने राष्ट्रिय गान लेखी बापत एकमुष्ट पाँच लाख रुपियाँ पाए तर मासिक भत्ता पाएको छैन आफूले पुरै समय देशको छवि उचाइमा पुर्याउन दिए पनि राज्य यसमा उधार नदेखिएको उनले बताएका थिए आफ्नो जागिर नभएको र सार्वजनिक कार्यक्रममा व्यस्त भइरहनु पर्ने भएका कारण गुजारा चलाउन कठिन हुँदै गएको गुनासो महिलाको छ उनले भने राष्ट्रिय गान राष्ट्रिय शासनका शासन शानसँग जोडिएको विषय हो मैले पनि गरिमामा बस्नुपर्ने हुन्छ देश विदेश जाँदा जहाँ गए पनि राज्यको प्रतिनिधित्व गरेर बोल्नुपर्ने हुन्छ एकता र अखण्डता अखण्डता बचाएर अझ उचाइ थप्नुपर्ने हुन्छ राष्ट्रिय गानका सर्जकले राज्यबाट अझै भत्ता पाएनन् गोपीकृष्ण ढुङ्गानाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख बनेको तीन महिनामै एसएसपी रणबहादुर चन्दको सरुवा भएको छ पदीय दायित्व वहन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई हटाउँदै सोमबार सुबोध घिमिरेलाई ल्याएको हो गृहले उनको सरुवाको निर्णय गर्दै उनको ठाउँमा घिमिरेको नाममा निर्णय गरिसके पनि सोमबार बेलुकासम्म सरुवा पत्र प्रधान कार्यालयमा आइसकेको छैन काठमाडौँमा घटेका आपराधिक घटना अनुसन्धान सफल भए पनि व्यक्तिगत अपराध आचरणका कारण उनी संगठनमा आलोचित थिए उनको लापरवाही व्यवहारका कारण संगठनको छवि धुमिल बनेको भन्दै संगठनका प्रभावशाली सदस्यहरूले प्रहरी महानिरीक्षक कुबेर राणालाई पटक पटक काठमाडौँ प्रमुख फेर्न सुझाव दिएका थिए चुल्ठे मुन्द्रे नियन्त्रण अभियानबाट उनी अति आलोचित भएका थिए शुक्रबार कान्छी श्रीमती गोमा सुवेदीले उनको कार्यकक्षमा बवाल गरेपछि उनको सरुवा निर्णय भएको हो कान्छी पत्नीको बवालले एसएसपी सरुवा नागरिकले खबर छापेको छ बलात्कारको उजुरी गर्न गएकी महिला प्रहरीबाट पनि बलात्कार भएकी छिन् यो ताप्लेजुङको खबर हो नाताले देवरले बलात्कार गरेको जाहेरी दिँदा अनुसन्धानका लागि झिकाइएकी महिलामाथि प्रहरी आफैले फेरि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटनाका सबै अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखेको छ प्रहरीले बलात्कारको आरोप लागेका सुकेटार विमानस्थलका प्रहरी सहायक निरीक्षक असय कमल राई तथा पीडित महिलाका देवर साइनो पर्ने दोखु साथका भूपेन्द्र गुरुङलाई नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर कुँवरले महिलाले दिएको जाहेरीपछि अनुसन्धानका लागि असय राई र गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धानमा थालिएको तथा पीडित भनिएकी महिलाको जबर जबरजस्ती करणी भएको हो कि होइन भनी परीक्षणमा पठाइएको बताएका छन् चेक जाँचपछि सबै कारण खुल कुरा खुल्नेछ उनले भने घटना साबित भए प्रहरी र अर्का पीडित दुवै सजायको भागीदार बन्नेछन् खगेन्द्र अधिकारीले नागरिक दैनिकमा ताप्लेजुङबाट यो खबर लेख्नु भएको छ नयाँ शैक्षिक सत्र शुरू भइसक्दा पनि पाठ्य पुस्तक अभाव हुनुमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धकलाई प्राप्त हुने कमिसन प्रमुख कारण रहँदै आएको छ छपाई गर्न आवश्यक कागज खरिददेखि नयाँ प्रक्रियामा ढिलाइ गरिदिए बापत निजी प्रकाशन गृह र व्यवसायले दिने कमिसनको लोभमा महाप्रबन्धकले वर्षेनी कृत्रिम पुस्तक अभावमा भूमिका खेल्दै आएका छन् शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता महाश्रम शर्माले पाठ्य पुस्तक छाप्न सरकारले केन्द्रलाई समयमै ऋण सहयोग उपलब्ध गराउँदै आए पनि किताबको कृत्रिम अभाव गराइएको स्वीकार गर्नु गर्नुभयो कमिसनको खेल कुन तहबाट कसरी हुन्छ अब त्यसबारे खोजी नीति गर्नुपर्ने भएको छ उहाँले भन्नुभयो सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा प्रतिस्पर्धाबाटै चुनिएका महाप्रबन्धक अनिल झाले विगतमा कमिसनको खेल रहे पनि अहिले हटाउन आफू लागि परेको दावी गर्नुभयो ढिलाइ हुनुमा आफ्नो नैतिक जिम्मेवारी रहेको स्वीकार्दै रहेको स्वीकार्दै झाले आफ्नो नियुक्तिसँगै केन्द्रको कार्य विनियमली संशोधन गरेर नयाँ तरिकाबाट काम शुरू गरिने गरिएको उहाँले बताउनुभयो जनक शिक्षाका महाप्रबन्धक नै गराउँछन् पुस्तक अभाव सञ्जय पन्थीले कारोबार दैनिकमा खबर लेख्नु भएको छ आजबाट सुरु हुने कक्षा बाह्रको परीक्षामा उच्च माध्यमिक शिक्षा परिषद काठमाडौँले काठमाडौँ कार्यालयले केन्द्र कायम गर्दा कक्षा सञ्चालन नै नगरेको उच्च माध्यमिक परेपछि हतारमा सो केन्द्र परिवर्तन गरेको छ परिषदले मनोमानी ढङ्गले सामुदायिक विद्यालयलाई प्रत्यक्ष असर पर्ने गरी केन्द्र कायम गरेको जानकारी पाएपछि ती विद्यालयका प्राचार्यले केन्द्र परिवर्तन गर्न माग गर्दा परिषदले कक्षा सञ्चालन नभएको विद्यालय केन्द्र कायम गरेको फेला परेको हो परिषदका काठमाडौँ कार्यालय प्रमुख जङ्गबहादुर अर्यालले मनमानी रूपमा केन्द्र कायम गरेको गुनासो बढेपछि ललितपुर जिल्लाका ग्रामीण भेगमा पर्ने सामुदायिक विद्यालयका प्राचार्य परिषदको काठमाडौँ कार्यालय पुगेका थिए गत वर्षदेखि केन्द्र कायम गर्दा एक महिना अघि नै सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान विपरीत केन्द्रका बारेमा सूचना दिन नै छाडेको परिषदले यो वर्ष तीन दिन अघि मात्रै केन्द्र कायम गरेको जानकारी वेबसाइट र जिल्ला शिक्षा कार्यालय मार्फत गराएको थियो परिषदले जिल्ला परीक्षा समन्वय समितिको निर्णय अनुसार केन्द्र कायम गरेको दावी गरे तापनि काठमाडौँ केन्द्र प्रमुख जङ्गबहादुर अर्याल एक्लैले केन्द्र कायम गरी समिति समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर गराएका थिए कक्षा नचलेको विद्यालयमा तोकिएको केन्द्र रातारात परिवर्तन आजदेखि कक्षा बाह्रको परीक्षा सुरु हुँदै ईश्वरराज ढकालले नेपाल समाचार पत्रमा खबर लेख्नु भएको छ कानुनी राज्यको खिल्ली उडाउँदै गैर कानूनी रूपमा सञ्चालित सप्तरीका पाँच निजी विद्यालय तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ प्रशासनले सोमबार पत्र मार्फत विद्यालय बन्द गर्न निर्देशन दिएको हो पत्रमा जिल्लाको ट्राफिक बजार शम्भुनाथ स्थित स्वर्णिम विद्या मन्दिर पनि स्थित गोदावरी बोर्डिङ स्कूल मा भगवती बोर्डिङ स्कुल कठौना स्थित भिजन बोर्डिङ स्कुल र लिटिल एन्जल बोर्डिङ स्कुल तत्काल बन्द गर्न निर्देशन दिएको छ स्थानीय केही व्यक्ति तथा बोर्डिङ स्कुल सञ्चालकले अनुमति बिना विद्यालय सञ्चालनमा रहेको जनाउँदै यस विरूद्ध उजुरी परेपछि बन्द गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ अवैध विद्यालय बन्द गर्न निर्देशन दिनेश शर्माले राजविराजबाट सौर्य दैनिकमा खबर लेख्नु भएको छ अब खबर छोटकरीमा फर्जी कागजातका आधारमा कर्मचारीलाई समेत आर्थिक प्रभावमा पारी भन्सार छलेर नेपाल भित्राएका चोरीका गाडीलाई वैधानिक बनाउने कार्यमा गिरोह सक्रिय रहेको आशंका गरिएको छ यो इटहरीको प्रसङ्ग हो गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा एक चोरी गाडीको दर्ता भई लामो समयसम्म कानुनी मान्यता पाएका प्रकरणमा सार्वजनिक भए लगत्तै त्यस्तै प्रकृतिको अर्को गाडी सोही कार्यालयमा दर्ता भएको फेला परेपछि यस्तो धन्दामा गिरोह नै सक्रिय रहेको आशंका गरिएको हो मौसम खुलेपछि यार्सा गुम्बा संकलन गर्नेहरूको लेकतिर भीड़भाड़ बढेको छ हिमपात भएर चिसो बढेपछि सदरमुकाम आसपास थन्किएका उनीहरू लेकमा लागेका छन् यो खबर मनाङको हो केही दिन यता हिउँ पर्न छाडेर चिसो हटेपछि यार्सा संकलन गर्नेहरू लेक नजिकका गाउँमा पुग्ने क्रमसँगै भीड़ बाक्लिएको हो चीनमा उत्पादित लसुन र स्याउ ठूलो परिमाणमा भारततर्फ तस्करी भइरहेको आशंकामा भारत स्थित कोलकाता बन्दरगाहले एक सय भन्दा बढी नेपाली कन्टेनर रोकेर राखेको छ जुनसुकै रातो दुधको पोका सीताराम दूध हुँदैन त्यसैले सीतारामको लोगो हेरेर मात्र किन्नुहोला अचेल सधैँ जसो यो वाक्य टिभी रेडियोमा सुनिन्छ कम्पनीले यो वाक्य आफ्नो व्यवसाय प्रवर्धनका लागि मात्र प्रसारण गरेको होइन आफ्नो उत्पादनको नक्कली दुध बजारमा छ्यापछ्याप्ती पाएर उपभोक्ता झुकिन थालेपछि कम्पनीले बचाउ अभियान थालेको हो नक्कली उत्पादनले उपभोक्ता झुक्याएर आफ्नो बजार खोज्न थालेपछि सीताराम गोकुल मिल्कले प्रचार अभियानलाई सशक्त गर्नुका साथै नक्कल गर्ने कम्पनी विरुद्ध मुद्दा समेत दायर गरेको छ भारत सरकारले नेपाल नेपाली तयारी पोसाकमा अतिरिक्त कर काउन्टर भेलिङ ड्युटी लगाउन थालेको छ भारतले पन्ध्र दिन अघिबाट यस्तो कर लगाउन थालेको हो अतिरिक्त कर लगाएपछि नेपाल तयारी पोसाकको निकासी अवरुद्ध भएको छ मुलुकले दैनिक डेढ अर्ब रुपियाँ घाटाको व्यापार गरिरहेको भए पनि सरकारले निर्यात बढाउन सहयोग पुग्ने द्विपक्षीय व्यापार वार्ताको प्रक्रिया अगाडि बढाएको छैन वैदेशिक व्यापारको बाधकका रूपमा गैर भन्सार अवरोध अहिलेको प्रमुख समस्याका रूपमा विकसित हुँदै गएको छ आयातित वस्तुको माध्यमबाट आफ्नो देशको जनताको स्वास्थ्य सुरक्षा व्यापार प्रणाली र संस्कृति जस्ता पक्षमा आँस नपुगोस् भन्नका लागि सरकारले चालेका कदम अर्थात गैर भन्सारजन्य प्रबन्ध नै गैर भन्सार अवरोधका रूपमा देखिएको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ग्रामीण क्षेत्रमा भिस्याट प्रविधिबाट दूरसञ्चार सेवा विस्तार गरेको एमटिएस टेलिकम सञ्चार प्रणालीले आधारभूत टेलिफोन सेवा दिन पूर्वाधार विस्तारमा जोड दिएको छ राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वित्तीय संस्थामा एक अर्ब रुपियाँ भन्दा बढी निक्षेप जोखिममा पर्ने देखिएको छ नेपाल राष्ट्र बैंकले सुधारका लागि अहिले छवटा फाइनान्स कम्पनी र एउटा विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ अब रिपोर्टको पालो सर्वोच्च अदालतले न्याय सेवाका प्रथम श्रेणीका अधिकृतलाई निजामती सेवाको सचिवमा बढुवा हुन पाउने फैसला गरेपछि निजामती सेवाका सहसचिवहरू अहिले असन्तुष्ट बनेका छन् निजामती सेवामा पदोन्नति हुन पाउनुपर्ने भन्दै रिठाल्ने कर्मचारी कानून मन्त्रालयका कर्मचारी र फैसला गर्ने न्यायाधीश सबै सबै न्याय सेवा अन्तर्गत भएकाले आफूलाई फाइदा हुने गरी फैसला गरिएको सहसचिवहरूको आरोप छ सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि जनाएका उनीहरूले निजामती ऐन संशोधन गरी न्याय सेवाबाट निजामती सेवामा आउन नपाउने व्यवस्था गर्न माग समेत गरेका छन् एक सामग्री न्याय सेवाका प्रथम श्रेणीका कर्मचारीहरूलाई निजामती सेवाको सचिवमा बढुवा गर्न सकिने सर्वोच्चको फैसलाले निजामती सेवाका कर्मचारीको वृत्ति विकासमा असर पर्ने सहसचिवहरूको ठहर छ न्याय सेवाबाट निजामती सेवामा सरुवा र बढुवा हुन पाउने गरी भएको फैसलाले न्याय सेवाका कर्मचारीलाई अतिरिक्त सुविधा दिएको र आफूहरूको अधिकार कुण्ठित भएको उनीहरूको गुनासो छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव प्रेम मगर अहिले चाहिँ फैसला चाहिँ सेवा र नेपाल न्याय सेवा प्रथम श्रेणीका कर्मचारीले पनि समवाय बमोजिमलाई बाधा गर्दैन भन्ने चाहिँ कानुनको व्याख्या भयो होइन अब उहाँहरूको लागि आफ्नै सेवा समूहमा पनि विशिष्ट श्रेणीको व्यवस्था छँदैछ अब अहिले उहाँहरू चाहिँ यतातिर चाहिँ दोहोर उहाँहरूकोमा चाहिँ यताका आठवटा सेवाका कर्मचारीले विशेष श्रेणीमा भाग लिन नपाउने तर उहाँहरू चाहिँ नेपाल न्याय सेवा र लेखा पहिचान सेवाकाहरूले मात्रै यता पनि पाउने र उता पनि पाउने निजामती सेवा ऐनले तय गरेको वृत्ति पथलाई असर पर्ने गरी फैसला आएकाले गुनासो बढेको उनीहरू बताउँछन् यसले कर्मचारीको मनोबलमा पनि असर पर्ने शिक्षा मन्त्रालयका सहसचिव महासम शर्मा बताउँछन् यो ऐनको जुन प्रावधान बमोजिमका कुराहरूमा त्यही कुरोहरू हुनुपर्नेमा अन्यथा भएको छ हामीले कसैलाई दोष चाहिँ लगाएको चाहिँ होइन होइन जुन सेवामा चाहिँ टिकेर जे कुराहरू भएको हो त्यही कुराहरूलाई चाहिँ कन्टिन्यू होस् भन्ने मात्रै सहसचिवहरूको सेवा अन्तर्गतका सचिवहरूको भनाइ हो सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्न आफूहरू तयार भए पनि नयाँ व्यवस्थाप्रति आफूहरूको असहमति भएको आन्तरिक राजस्व विभागका सहसचिव टङ्कमणि शर्माको भनाइ छ अहिलेसम्म चाहिँ न्याय सेवाको कर्मचारीहरूले यतातिर अरू सेवा समूहहरूमा प्रमोसनमा भाग लिन मिल्दैन थियो अहिले यो फैसला पछि प्रमोसनमा भाग लिन मिल्ने भयो त्यो मिल्ने भएपछि यताको कर्मचारीहरूको वृत्ति विकासमा दायरा साँगुरो हो त्यसैले गर्दा हामीले चाहिँ अब पाइरहेको हाम्रो सुविधा यथावत पाउनुपर्छ भन्ने सबै कर्मचारीको माग रहेको छ न्याय सेवाका कर्मचारीलाई निजामती सेवामा बढुवा गर्न सकिने सर्वोच्चको फैसलाप्रति निजामती सेवाका कर्मचारीले असहमति जनाइरहँदा सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावल भने यो ठूलो समस्या नभएको बताउँछन् सरकारले ऐनमा सामान्य संशोधन गरे मात्रै समस्या समाधान हुने रावलको तर्क छ सरकारले उहाँहरूले भने जस्तो तरिकाले अब कानुनमा संशोधन गर्ने कुरामा सहमति जनायो त्यस्तै किसिमले बन्यो भनेपछि त कानुन नबन्दासम्म फैसलाले कानुनको रूप धारण गर्छ होइन कानुन नै बनिसक्यो भने त कानुन नै लागू हुन्छ नि होइन निजामती सेवाको आकर्षण भन्नु नै स्पष्ट वृत्तिपथको व्यवस्था हो यसलाई खलल पार्ने गतिविधिले निजामती सेवालाई नै असर पर्न सक्छ त्यसैले समस्या समाधानका लागि सर्वोच्च अदालतका सहप्रवक्ता रावलले सुझाए झै सहसचिवहरूले गराएको ध्यान आकर्षण प्रति सरकार गम्भीर हुन आवश्यक देखिन्छ नेपाल बाणी नेटवर्कका लागि कुसुम शर्मा काठमाडौँ यिनै सामग्रीसँगै बाढी नेटवर्कको प्रभाववाणीको पहिलो भाग यति नै